कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूको एक सय अठारौं श्रृंखलामा दिनेश निरौला र प्रकाश साइमीको शालीन अभिवादन आजको यो सायंकालीन कार्यक्रममा अजर अमर गीतहरूको एक सय अठारौं श्रृंखला एक सन्दर्भ र एक विषयका अनुरूप फरक छ आज विषय छ साथी सहकर्मी विशेष पेशा र सिर्जना सँगसँगै नेपाली सांगीतिक र रंगमंच जगतमा धेरै कलाकारहरू पार्ट टाइमका रूपमा गायन र संगीतमा आबद्ध हुन्छन् तर पेशागत रूपमा उनीहरू खेलकुद समाजसेवा ब्याङ्क सहकारी विमान सेवा अन्य पेशाहरूमा कार्यरत हुन्छन् तीसको दशकमा चर्चामा रहेका कलाकारहरू रेडियो नेपाल र अन्य सांगीतिक क्षेत्रबाट अलग भएर अन्तै काम गरेर त्यही काम गर्दा बनाएका सृजनाहरूसँग केन्द्रबिन्दुमा रहेका विषयवस्तुमा आज हामी केन्द्रित छौं बीसको दशकमै स्थापना भएको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा त्यति बेला साहित्य संगीत र कला तीनै फाँटका स्रष्टाहरूको भेला हुन्थ्यो र उपस्थिति रहन्थ्यो त्यही आए आसामबाट कवि हरिभक्त कटुवाल प्रुफ रिडरको रूपमा प्रेसमा काम गर्न उनलाई नियुक्ति दिए त्यति बेला कृष्णचन्द्र सिंह प्रधानले र उनी त्यहाँबाट प्रकाशन हुने कविता पत्रिकाका प्रुफ रिडरका रूपमा आबद्ध भए हरिभक्त कटवाल काम गर्ने प्रेसको माथिल्लो तलामा काम गर्थे संगीत योजक अम्बर गुरूङ र अम्बर गुरूङसँगै संगीत शाखामा गायिका निर्मला श्रेष्ठ पनि आबद्ध थिइन् यी तीनै प्रज्ञा प्रतिष्ठानको परिसरमा हुँदा निकै घनिष्ठ रहे र बेलै बने केही कालजयी गीतहरू विशेष गरेर हरिभक्त कटवालको जीवनको आत्मकथात्मक गीत बतासले झारिएका फूलहरू संगाली राखे विरहका आँसुले तीनै फूल पखाली माला गाँसी राखे भरे भेट्न आउला जस्ता गीत अम्बर गुरूङले त्यही बेला संगीत गरे भने निर्मला श्रेष्ठले त्यति बेलै कटवालको तिमी फूलहरूमा किन हाँसिदियो कि म फूलहरूमा नै अल्झिरहे यो गीतलाई त्यति समयमै संगीतबद्ध गरे निर्मला श्रेष्ठको स्वर अम्बर गुरूङको संगीतमा हरिभक्त कटवालको यो गीत तीसको दशकमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा यी तीनै आबद्ध हुँदाको सिर्जना एउटै पेशामा आबद्ध हुँदा बनाइएको यो गीतले त्यो इतिहासलाई झल्काउँछ अहिले निर्मला श्रेष्ठ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट अवकाश लिएर अमेरिकामा हुनुहुन्छ अमेरिकामा उहाँ अभिनेत्री गौरी मल्ल निलम श्रेष्ठहरूसँग एउटा समूहसँग आबद्ध हुनुहुन्थ्यो अम्बर गुरूङ नेपाल प्रज्ञा प्रतिष्ठानबाट रिटायर भएर अहिले बुढानील कण्ठको कम्फोर्ट जोनमा अवकाश प्राप्त जीवन बिताइरहेका छन् भने हरिभक्त कटवाल हाम्रा माझबाट हराइसकेका छनृ हरिभक्त कटवालले बेलै एउटा कविता लेखे कसरी भनु म बाँचे भूकम्पका बारेमा यो कविता त्यति बेला लोकप्रिय थियो बन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नु बन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नु आँसु लुकाई गहमा हाँस्नु पनि के हाँस्नु यो घर जहाँ म बस्छु यो भित्ता चर्किँदैछ यो घर म जहाँ बस्छु यो भित्ता चर्किँदैछ सायद यो ढल्नलाई भैँचालो पर्खिँदैछ छोरो आफै बनाउला उसलाई चाहिने घर गर्दै होला ऊ अहिले भैँचालो ल्याउने तर्खर ऊ आँधीसित खेल्छ म आँधीमा डराउँछु सायद ऊ आउनुभन्दा पहिले म हराउँछु यसै गरेर हरदम म भित्र एउटा मान्छे जिउनै नजानी मर्छ कसरी भनौँ म बाँचे बन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नु आँसु लुकाई गहमा हाँस्नु पनि के हाँस्नु हरिवत्त कटवालको यो भैँचालो कविता तीस दशकको लोकप्रिय कविता अहिले पढ्दा र सुन्दा पनि तरंग आउँछ हरिवत्त कटवालका बारेमा वा उनका बानीका बारेमा संगीतकार अम्बर गुरूङ भन्ने गर्छन् हरिभक्त कटवाल एउटै गीत धेरै मान्छेलाई दिन्थे संगीत गर्नका लागि तर कहिलेकाहीँ संगीत गरिहाल्यो भने पनि त्यो संगीत लय भइसकेपछि त्यो गीत जुझ्ने गरिन्थ्यो म हरिवत कटुवाललाई उनको त्यो छोट्टा बानीको लागि गाली गर्थे भनेर अम्बर गुरूङ भन्नुहुन्थ्यो त्यति बेलाको नेपाल प्रज्ञा प्रतिष्ठानको ठूलो परिसरमा संगीत योजकका रूपमा अम्बर गुरूङ आबद्ध हुँदा उनका सहायकका रूपमा दीपक जंगम ज्ञानु राणा र त्यसपछिको समय फेरि दीप श्रेष्ठ सम्बुजित बास्कोटा तारा थापा सुकमित गुरूङ निर्मला श्रेष्ठ धेरै कलाकारहरू आबद्ध थिए सांगीतिक फाँटमा गोपालनाथ योगी प्रकाश गुरूङ सबै आबद्ध थिए त्यति बेलै नेपाल प्रज्ञा प्रतिष्ठानमा करार सेवामा कार्यरत हुँदा ज्ञानु राणाले त्यहीका संगीतज्ञको संकलनमा गाएको यो गीत पनि सेवा सहकर्म र सहचार्यका रूपमा एक नमूना मानिन्छ ज्ञानु राणाको स्वर नेपाल प्रज्ञा प्रतिष्ठानको त्यो सांगीतिक परिसरको चर्चामा आजको विषय सृजना कर्म र पेसा सँगसँगैका बारेमा धेरै कलाकारहरूको गायन संगीत वा रचना व्यक्तिगत रूपमा होल टाइमर जब हुने अवस्था त्यति बेला थिएन वा आज जस्तो गीत गाएर वा गीतकै कारणले कमाई हुने स्थिति पनि थिएन त्यति बेला रेडियो नेपालले एउटा गीत गाए बापत दुई सय रूपियाँ पारिश्रमिक दिने चलन थियो वा रेडियो नेपाललाई आफ्नो सीडी वा डिस्क बेचेमा पाँच रूपियाँ पाइन्थ्यो त्यस्तो समयमा नेपाली कलाकारले अन्य पेसाहरू अप्नाउनु पर्ने अवस्था आउँथ्यो त्यति बेला कलाकारले काम गर्ने केही संस्थाहरूमध्ये नेपाल प्रज्ञा प्रतिष्ठान सांस्कृतिक संस्थान त्यसै गरी होटल अन्नपूर्णको लाली गुराँस सांस्कृतिक समूह अनि केही कलाकारहरूको गुणस्तरका आधारमा तिनलाई खेलकुद परिषद साई नेपाल वायु सेवा निगम वा नेपाल राष्ट्र बैंक वा नेपाल बैंकले वैतनिक रूपमा कामहरू दिन्थे यस प्रसंगमा आजको चर्चा रहनेछ र अब नेपाल प्रज्ञा प्रतिष्ठानपछि अर्को पक्ष जहाँ कलाकारहरू धेरै आबद्ध हुन्थे त्यो ठाउँ हो थापाथली स्थित नेपाल राष्ट्र बैंक थापाथलीमा नेपाल राष्ट्र बैंक रहेको भवन कुनै समय गायक कलाकारहरूको गीत सिक्ने सुनाउने र सिकाउने एउटा दरबारको रूपमा लिइन्थ्यो जसलाई त्यति बेला सिंह महल भनिन्थ्यो सिंह शमशेरले बनाएको त्यो दरबारमा पहिलो पटक कोइली देवीले आफ्नो स्वर परीक्षा दिएकी थिइन् भने अन्य धेरै कलाकारहरूले त्यहाँ गायन प्रस्तुत गरेका थिए पछि पञ्चायतकालको शुरूआतमा त्यो सिंहमहल राष्ट्रीयकरण भएपछि त्यो नेपाल राष्ट्र बैंक भवन बन्यो नेपाल राष्ट्र बैंक बनेपछि त्यहाँ धेरै नेपाली कलाकारहरू गायक गायिकाहरू विशेष गरेर रूबी जोशी गीतकार युधिर शमशेर थापा त्यसै गरिकन गायक अरविन्द मालाकार गायक सत्यनारायण राज भण्डारी त्यो बैंकसँग आबद्ध भए पछिल्लो चरणमा रत्नराजलक्ष्मी क्याम्पसमा आइएमा पढ्दै गर्दा हाँस्य कलाकार हरिवंश आचार्य पनि त्यहाँ गश्रेणीको कलाकारमा आबद्ध हुन पुगे तर कार्यालयमा सधैँ समयमा उपस्थित नहुने र कार्यालयबाट भागिरहने कारणले गर्दा हरिवंश आचार्यलाई त्यहाँबाट निष्कासित गरियो भने अभिनेत्री लक्ष्मी गिरी कवि कृष्णभूषण बल त्यसै गरिकन राल्फाले संगीत सांगीतिक समूहका गायक मंजुल पनि नेपाल राष्ट्र बैंकसँग आबद्ध थिए नेपाल राष्ट्र बैंकमै आबद्ध हुँदा सत्यनारायण राज भण्डारीले त्यहीका एक गीतकारको गीतलाई आफ्ना मित्र द्वारिकालाल जोशीको संगीतमा गाएका थिए यो गीतले त्यति बेलाको नेपाल राष्ट्रिय बैंकका कर्मचारीको गायनको कलालाई पनि झल्काउँछ बारेमा हाम्रो फेसबुकमा हामीलाई लेख्नुहुन्छ दिनेश रावतले आजको अजर अमर गीतहरू पनि विशेष नै रहनेछ प्रतीक्षामा गरिरहेको छु यति बेला सम्पूर्ण नेपालीहरू विपत्तिबाट पूर्ण पहिलेकै जीवन चक्रमा फर्किने प्रयासरत छन् सुभाष ढुंगेल अमरदीप श्रेष्ठ तेज गवाए अमृत थापा मनोज कुलुङ राजु हुमा गाई अनिश नेउपाने र राजेश्वर उदयले आफ्ना पंक्तिहरू उदृत गर्नुभएको छ पाल्पाबाट राजेश्वर उदय लेख्नुहुन्छ आज असाध्य नसोचेको विषयवस्तु समेटेर अजरमर गीतहरूको एक सय अठारौं श्रृंखला बडो आकर्षक हुने नै छ सायद आज ईश्वर वल्लभको कथा अनि उहाँको सुन्दर रचना र नारायण गोपालले गाउनुभएको सारा दिनहरूलाई बाणे गीत सुन्न पाइन्छ कि भनेर उहाँ लेख्नु भएको छ भने हामीलाई हाम्रो ट्वीटरमा धेरैले मेन्शन गर्नुभएको छ आकार अनिलजीले आकार अनिलजी नै त होला होइन दिनेश निरवालाजी उहाँले हामीलाई दुईतिरबाटै कार्यक्रम हेर्दै र सुन्दै गरेको कुरा उद्धित गर्नुभएको छ यति बेला दिनेशजीले यसलाई ट्विटरमा लाइभ पनि गरिरहनु भएको छ आज नयाँ प्रविधिमा त्यसै गरिकन समोहनजीले लेख्नु भएको छ सुनिरहेछु आँखा चिम्लेर ओछ्यानमा पल्टेर भनेर कसै कसैले ट्विटरमा कार्यक्रम हेरि पनि रहनु भएको छ आकार अनिलजीले लेख्नु भएको छ वाचिङ रेडियोको अनलाइन स्ट्रिमिङ भन्दा यता पो रमाइलो हुँदो रहेछ भनेर उहाँले लेख्नु भएको छ धना पौडेलजीले डेनबरबाट भएको छ हरिभक्त कटवालको कविता सुनाएर गुण लगाउनुभयो सान्दर्भिक थियो अहिलेको समयमा भनेर भन्नुभएको छ त्यसै गरिकन बुटवलबाट भुइँ मान्छे अर्थात रमेश पाण्डेले पनि आफ्नो टिप्पणी जाहेर गर्नुभएको छ दाहाल विनोदजीले भर्खरै नेपाल राष्ट्र बैंक र हरिवंश आचार्यका बारेमा आफ्नो टिप्पणी गर्नुभएको छ हामीलाई मेन्सन गर्नुभएको छ हरिभक्त कटवालका बारेमा कुरा गर्दै गर्दा हामी सत्यनारायण राज भण्डारीसँगसम्म आइपुगिसकेका थियौं सत्यनारायण राज भण्डारी नेपाल राष्ट्र बैंकमा लामो समय कार्यरत रहे र उनी त्यहाँ कार्यरत रहँदा नै उनका हाकिमका रूपमा चर्चित थिए गायक रूबी जोशी रूबी जोशी चर्चित गायक पुष्प नेपालीका भतिजा थिए तर रूबी जोशीको आफ्नै एउटा सांगीतिक समूह थियो विशेष गरेर रूबी जोशी नातिकाजीका संगीतमा गाउन मन पराउँथे र रूबी जोशीले नै नेपाल राष्ट्र बैंकको पच्चीसौं स्वर्ण जन्मोत्सवको बेला नेपाल राष्ट्र बैंकबाट हरिवंश आचार्यलाई र कृषि सूचना शाखाबाट मदन कृष्ण श्रेष्ठलाई नेपाल राष्ट्र बैंकमाथि प्रहसन बैंकेश्वर प्रस्तुत गर्नका लागि संयुक्त रूपमा प्रस्तुत गरे दुई सालमा र रूबी जोशीले नै मदन कृष्ण र हरिवंशलाई मह नामबाट सामूहिकरण गरिदिए र नारण पनि गरिदिए र महले त्यति बेला राष्ट्र बैंकको पच्चीसौं स्वर्ण महोत्सव स्वर्ण महोत्सवमा बैंकेश्वर प्रस्तुत गरेका थिए तिनै रूबी जोशीलाई केही वर्ष अगाडि नेपाल राष्ट्र बैंकले कार्यवाहीको सिलसिलामा गिरफ्तार गरेर थुनामा राखे र हालै रूपी जोशी थुनामुक्त पनि भएका छन् तर चिनीको रोग ब्लड प्रेसर र अन्य रोगका कारणले स्वास्थ्य लाभका निम्ति उनी उपचार गर्न बाहिर गए तर रूबी जोशी नेपाली सांगीतिक जगतमा नयाँ कलाकारहरूलाई मञ्चमा ल्याउन कलाकारहरूलाई आर्थिक रूपमा सहयोग गर्न र कलाकारहरूलाई बेला बेलामा यस्तै भूकम्प पीड़ितहरूका लागि फुटबल खेलाउनमा कहिले के गर्नमा निकै सक्रिय रहने कलाकार मध्ये एक हुन् मैले चलचित्र निर्माण शुरू गर्दा रूबी जोशीलाई पहिलो चलचित्रमा गाउनको निम्ति पनि आग्रह गरेको थिए तर त्यति बेला उहाँले कति यस्ता कुरा हुन्छन् भन्ने गीत रेकर्ड गरिसक्नु भएको थियो जुन गीत मैले मेरो चलचित्र पृथ्वीको लागि चयन गरेको थिए रूबी जोशीले अत्यन्त चर्चित गीत जुन गौरी केसीले पहिला गाउनु भएको थियो चम्किरहेछ नील नभमा त्यो सितारा रविन्द्र शाहको शब्द नातिकाजीको संगीतमा रूबी जोशीले यो गीतलाई गाएर चर्चित बनाएका थिए रानी तलाउ किनारा चम्किरहेथ्यो नील नभमा सितारा रानी तलाउ किनारा चम्किरहेथ्यो नील नभमा सितारा रानी तलाउ वञ्चित जोडी मिलेर घुम्दै थिए चमनमा फुल गम्ती रहेथ्यो हाम्रो मिलनमा दिन कस्तो खुसीको होला दुई आत्मा जब एक होला हसी खुसीमै प्रीति गरौँला जब चरीले गीत गौला रानी तला हो किन जाने तला किनारा कि रहेथ्यो नभमा चम्किरहेथ्यो नील नभमा सितारा यो गीतका बारेमा आज बिहान चर्चा हुँदा ट्विटरमा यो गीतलाई पत्रकार वरिष्ठ पत्रकार ध्रुवहरी अधिकारीले मेरो पनि प्रिय गीत भनेर मेन्शन गर्नुभएको थियो भने त्यति बेला धना पौडेलले यो गीतलाई चयन गर्नुभएको थियो हामीसँग गौरी केसीको आवाज आज उपलब्ध नभएको कारणले आगामी कार्यक्रममा अवश्य सुनाउनेछौ तर यो आजको प्रसंगमा पेसा र सहकर्म सँगसँगैको विषयमा रूबी जोशीको नेपाल राष्ट्र बैंकसँगको आबद्धको कारणले गर्दा पनि यो गीतलाई राख्यौं नेपाल राष्ट्र बैंकमा रूबी जोशी डेपुटी गवर्नरसम्म भए रूबी जोशी भन्दा पहिला नेपाल राष्ट्र बैंकमा नेपाल राष्ट्रका बैंकका प्रथम गवर्नर हिमालय शमशेर राणा हुँदा डेपुटी गवर्नर युधिर शमशेर थापा थिए हिमालय शमशेर राणा आफै त संगीत प्रेमी थिएनन् तर उनका पिता रथी लक्ष्मण शमशेर नराज ढकालका शिष्य नै थिए हिमालय शमशेर राणाका ज्वाई अर्थात अहिलेका मन्त्री सुनिल थापा जो पेसाले मन्त्री राजनीतिज्ञ भए पनि उनी पनि गीतकार हुन् उनले सफल तिम्रो त्यो जिन्दगीलाई यो दुखीको बधाई जस्ता गीत पनि लेखेका छन् भने माया जिन्दगीको अभिन्न अंग हो जस्ता गीत पनि लेखेका छन् नेपाल राष्ट्र बैंकमै युधिर शमशेर थापा कार्यरत रहँदा युधिर शमशेर थापाका पेशागत सम्बन्ध भएका व्यक्तिहरूमा बहादुर थापा पनि एक थिए गुञ्जबहादुर थापाका छोरा गायक अरूण थापा जो तीसपछिको दशकमा दीप श्रेष्ठहरूको युगपछि जब नयाँ गायकहरू आए अरूण थापा भक्तराज आचार्य ओम विक्रम विष्ट दीपक खरेल यी चार गायकले तीसको दशकको समयलाई स्वर्णिम युगमा रंग भर्न सफल भए तर युधिर शमशेर थापा नेपाल राष्ट्र बैंकमा कार्यरत हुँदा त्यही कार्यरत थिए अर्का गायक नेत्र विनोद वैद्य र अरविन्द मालाकार अरविन्द मालाकारको स्वर र नेत्र विनोद श्रेष्ठको स्वर गायक दीप श्रेष्ठसँग करिब करिब मिल्दो स्वर मानिन्थ्यो यी तीनैजना कलाकार मानिक रत्नका शैलीका गीत गाउँथे यहाँ प्रस्तुत छ अरविन्द्र मालाकारको स्वर उनकै संगीतमा युधिर थापा अर्थात उपन्यासकार युधिर थापाको शब्दमा नेपाल राष्ट्र बैंकसँग कर्मचारीका रूपमा आबद्ध विशेष गरेर राष्ट्र बैंकको जुत्रे नोट शाखामा प्रमुखका रूपमा आबद्ध अरविन्द मालाकारले आफ्नै संगीतमा गाएको यो गीत युधिर थापाको शब्दमा युधिर थापा जो नेपाल राष्ट्र बैंकका डेपुटी गवर्नरसम्म भए र युधिर थापा नेपाली साहित्यमा सबभन्दा बिक्ने वा बिकाउ उपन्यासकारका रूपमा चर्चित हुनुहुन्थ्यो सिस्टर कल्पना फेरि कहिले भेट होला जस्ता कृतिका कारण युधिर थापालाई नेपाली साहित्यका पाठकले आजका चर्चित धेरै लेखकहरूले पनि उनलाई पढेको पाइन्छ र उनको सिस्टर कल्पना त्यसै गरिकन फेरि कहिले भेट होला जस्ता कृतिहरूमा उनको चर्चा गर्ने प्रसंगहरू आउँदा चोभारको डाँडा टोखाको हस्पिटल अनि गोदावरी कोदारी राजमार्ग विशेष गरेर नायक नायिका लङ ड्राइभमा कोदारी राजमार्गबाट जाने गरेको चर्चाहरू हुने गर्थ्यो उनको कृतिमा उपन्यासमा तर आजकल कोदारी राजमार्ग भुइँचालोको इपिसेन्टर भएर पनि चर्चामा आइरहेको छ युधिर थापालाई गीतकारका रूपमा स्थापित गर्ने अर्का गायकका रूपमा ध्रुव किसी पनि मानिन्छन् बगी जाने खोला यो निष्ठुरीको सन्देश यो पुर्याइदियोस् जस्ता गीतहरू ध्रुव गाएका छन् ध्रुव केसी पेसाले पछि हिराको व्यापारीका रूपमा दिल्लीमा आबद्ध भए र उनको व्यवसाय असफल भएपछि उनी पुनः फर्केर काठमाडौँ आए चलचित्र नायक भुवन केसीका काका वा भुवन केसीका पिता मदन मोहन केसीका भाइ ध्रुव जो नेपाली सांगीतिक जगतमा गायकका रूपमा चर्चित थिए उनलाई गोपाल युञ्जनको मायालु हजार हुन्छन् जस्ता गीतका कारण पनि सम्झना गर्न सकिन्छ हामी उहाँसँग छिटै कुराकानी पनि गर्ने तयारी गर्दैछौ अरविन्द मालाकार युधिर थापाको यो प्रसंगपछि अब गायिका कमला श्रेष्ठको प्रसंग गायिका कमला श्रेष्ठ राष्ट्रिय नाचघरमा गायिका पदमा कार्यरत थिइन् अन्य कलाकार जस्तै त्यहाँ अन्य कलाकारमा गणेश रसिक इन्द्रनारायण मानन्दर मानिक रत्न हरिवंश आचार्य श्रीधर थापा महेश थापा भुवन चन्द थुप्रै कलाकारहरू आबद्ध थिए कमला श्रेष्ठ नारायण गोपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक हुँदा वा कायम मुकायम महाप्रबन्धक हुँदा पनि त्यहाँकी चर्चित गायिका थिइन् नारायण गोपाल स्वयंले मुनामदनको संगीत निर्देशन गरेपछि कमला श्रेष्ठलाई पार्श्व गायिकाको रूपमा स्थापित गरेकी थिइन् नारायण गोपाल महाप्रबन्धकबाट रिटायर भइसकेपछि अर्को महाप्रबन्धकका रूपमा त्यहाँ अर्का गायक संगीतकार गणेश रसिक आए र गणेश रसिकपछि अर्का गायक रमेश तम्राकार आए गणेश रसिकले आफ्नो शब्द र संगीतमा त्यही काम गर्दा गायिका कमला श्रेष्ठको निम्ति संगीतबद्ध गरेको यो राष्ट्रिय नाचघरको निशानी 不。 राष्ट्रिय नाचघरमा गणेश रसिक भुवन सन कमला श्रेष्ठ आबद्ध हुँदा प्रज्ञा प्रतिष्ठानमा निर्मला श्रेष्ठ अम्बर गुरूङ फतेमान हरिवत कटवाल आबद्ध थिए निर्मला श्रेष्ठकी दिदी उर्मिला श्रेष्ठ र उनका भिनाजु हिरण्य भोजपुरे जो लेकाली सांगीतिक समूहका संस्थापकहरूमध्ये मानिन्छन् भने गणेश रसिक राल्फाली संगीत समूहबाट छुटिएर पछि लेकाली समूहमा आए हिरण्य भोजपुरी उर्मिला श्रेष्ठ इन्द्रनारायण मानन्दर नारायण डंगोल नवीन किशोर राईसँग उनी आबद्ध भए कुमारजङ कार्की हामीले डेनबर अमेरिकाबाट लेख्नुहुन्छ डेनबरमै हुँदछ उहाँ पनि हाम्रो धना पौडेल जस्तै हिजो भर्खरै यहाँ डेनबरमा लेजेण्डरी गायक लेकाली समूहका संस्थापकहरू मध्येका हिरण्य भोजपुरी र उर्मिला श्रेष्ठको जोडी सहितको समुपस्थितिमा भेटघाट कार्यक्रम अत्यन्त सुखद रहयो भूकम्पको सेरोफेरोमा कविता वाचन र पीड़ाको अनुभव साटासाट भयो नवकला मंच र अजर अमर गीत कार्यक्रम सहितको चर्चा भयो साहित्यकार गोविन्द गिरी प्रेरणा पनि हुनुहुन्थ्यो लेकाली समूहका गीतहरू सकभर आजै वा छिटै सुन्ने इच्छा छ कार्यक्रमको संयोजन गीतकार ज्ञानेन्द्र गदालले गर्नुभएको थियो भनेर कुमारजङ कार्कीले यहाँ हामीलाई फेसबुकमा टिप्पणी गर्नुभएको छ यहाँलाई धन्यवाद सुभाष ढुङ्गेल लेख्नुहुन्छ शक्तिशाली समय सान्दर्भिक कवि हरिवदक कटवालको छनौट त बेजोड़ छ भनेर लेख्नुभएको छ आजको अजर अमर गीतहरूको एक सय अठारौं अंक उज्यालो नाइन्टी नेटवर्कको यो कार्यक्रममा साथी सहकर्मी विशेषमा अब गणेश रसिक राष्ट्रिय नाचघरमा कार्यरत रहँदा उनकै समूहका अर्का गायक इन्द्रनारायण मानन्दहरू पनि त्यहाँ उपमहाप्रबन्धकका रूपमा आबद्ध थिए गणेश रसिकको शब्द र संगीतमा इन्द्रनारायण मानन्दहरूले गाएको यो गीत सम्झे धेरै हुन्छ थोरै सम्झे थोरै हुन्छ नसम्झेमा के पनि छैन तिमीलाई दिएको मेरो माया धेरै सम्झे धेरै पहाड होइन मेरो माया पहिरोसँगै भत्की जाने खोला होइन मेरो माया जताततै बगे आजको कार्यक्रमको अन्त्यमा हामीलाई ट्विटरमा मेन्सन गर्नुभएको छ राममणि बर्तौलाले डियर प्रकाशजी नमस्ते लिसनिङ एण्ड वाचिङ यो लाइभ ग्रेट फिलिङ भनेर लेख्नु भएको छ ल्यान्डकास्टर युनिभर्सिटी युकेबाट राममणि बर्थौलाले यहाँलाई धन्यवाद अब हामी लाग्छौ पेशा र सहकर्म र गायन सँगसँगैको क्रममा चाँदनी शाहले गीत लेखेको बेला रेडियो नेपालमा गीत सेन्सर गर्ने एक प्रमुखका रूपमा थिए राममणि रिसाल र त्यति बेला डाइरेक्टर थिए राजाराम पौडेल राजाराम पौडेलको विज्ञापन शाखाको टेबल मुनि सुत्थे गायक उदित नारायण झा उदित नारायण झाले यो कुरा हामीलाई बम्बईमा धेरै पटक शेयर पनि गरेका छन् त्यति बेला उदित नारायण झा रत्न पार्कको पार्क स्ट्रीट होटलमा दिनको दस रूपियाँमा दीपक तुलादरको रेस्टुरेन्टमा गाउँथे पनि त्यति बेलै उनका हाकिम राममणि रिसालले लेखेको त्यहीका अर्का संगीत हाकिम नातिकाजीले संगीत गरेको रेडियो नेपालमा करार सेवामा काम गर्ने उदित नारायण झाले गाएको यो गीतसँगै दिनेश निरौला र मलाई दृश्यबाट र आवाजबाट विदा दिनुहोस् रोइदे आफै सस्तो कहाँ आफै रोइदे आफै पराई पराईको आँसु सस्तो कहाँ आफै